पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार नमस्कार एवं हार्दिक लोकमय साङ्गीतिक अभिवादन टक्राउन चाहन्छु कार्यक्रम लोकझङ्कारको प्रतीक्षामा रहनुहुने सम्पूर्ण लोकपालका मित्रहरूमा सँगै सम्पूर्ण सम्पूर्ण श्रोता मित्रहरूमा पनि प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ कार्यक्रम लोकसङ्कार लिएर हामी हप्तामा छ दिन आउने गर्दछौँ त्योमध्ये पनि आइतबार अनि बुधबारको श्रृङ्खलामा रहेर विभिन्न राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार र एउटा लोकसङ्गीतको क्षेत्रमा प्रवेश गर्दै आइरहेका तिनै स्रष्टासँग भलाकुसारी गर्दै आइरहेका छौँ आजको यो श्रृङ्खलामा छौँ आजको यो श्रृङ्खलामा रहेर पनि पछिल्लो समयमा चर्चित अनि परिचर्चा बटुल्न सफल आवाजहरू तपाईँको माझमा आजको श्रृङ्खलामा हामी प्रस्तुत गर्नेछौँ दस बजेसम्मको बिचमा तिनी आवाज सँगसँगै रम शर्मा मित्र र तिनी आवाज सँगसँगै एकैसाथ रमाउन रमाउनुको लागि हाजिर भइसकेका छौँ प्रविधि कक्षीबाट मित्र रेजन हो अनि आवाजबाट म तपाईँकी लोक सूर्य ढकाल त आउनुहोस् प्रिय मित्र कुराकानीको क्रम त बाँकी रहेछ र कुराकानीको क्रमलाई मैले पछाडि जोडिहाल्ने नै छु यति बेला भने कार्यक्रमको शुभारम्भ सँगसँगै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छ एउटा आवाजबाट पृष्ठभूमिमा पनि गन्जिसकेको छ पछिल्लो समयमा बजारमा आएको आवाज हो समय डिजिटलबाट स्थानीय कलाकार योगेश हमालको उत्कृष्ट लय तथा शब्द सृजना हो भने योगेश हमाल अनि जमुना राणाको सुमधुर स्वरमा सजिएको आवाज पनि हो तिम्रै नाम दिलमा मेटिएन गीत सङ्ग्रहमा समावेश आवाज हो घाइते जीवन लिएर बाँच्या छु तिम्रै माया मुठुमा साँच्या छु तिम्रै नाम दिलमा मेटाइन कहाँ गयौ र नेस्ठोरी मायालु संसार खोज्दा तिमीलाई भेटाइन यो आवाज सुन्छौ आवाजपछि अन्य यस्तै आवाजहरू लिएर आउनेछु कार्यक्रम लोकझङ्कार सँगसँगै रहनुहोला এটাই संसार न्यारो तिम्रै नाम दिलमा मेटेन गयो खै निष्ठो रे मायालो संसारको त तिमलाई मेटेन गयो खै रे मायालो संसारको त तिमलाई भेटेन हजुर मित्र तिम्रै नाम दिलमा मेटाइन कहाँ गयौ र नेस्टोरी मायालो संसार खोज्दा तिमीलाई भेटाइन आफ्नो मायालुसँग गरिएका कुराकानी र विगतका पल सम्झिँदै अनि आफ्नो मायालुलाई खोज्दा खोज्दा कतै कहीँ संसारभरि नभेटिएका कुरा सङ्गीतमा सर्ज थिए स्थानीय कलाकार योगेश समालको लय तथा शब्द सृजना थियो भने योगेश समाल अनि जमुना राणाको आवाजमा सुजीवको आवाज हो जुन आवाजलाई समय डिजिटलले बजारमा लिएर आएको थियो कार्यक्रमको शुभारम्भ सँगसँगै तपाईँको माझमा प्रस्तुत गरिसकेका छौँ तपाईँले भर्खर मात्र आफ्नो घरको रेडियो ट्युन गरिरहनु भएको छ भने सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा र इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ त्यसो त कार्यक्रम लोकसङ्कार हप्तामा छ दिन लिएर आउने गर्दछौँ भने आजको श्रृङ्खलामा रहेर पछिल्लो समयमा केही चर्चा बटुल्न सफल आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेको छु कुनै नयाँ पुराना आवाजहरू छँदैछन् कार्यक्रमको पहिलो आवाज तिम्रै नामा दलमा मेठाइन राखिसकेका छौँ र अब भने यति बेला अर्को एउटा आवाज पनि तपाईँ माझ राखिहाल्न चाहन्छु र आवाज पनि पछिल्लो समयमा बजारमा आएको आवाज हो पुष्कल शर्माको पुरानो सम्झना गीती सङ्ग्रहमा समावेश आवाज पनि हो पुष्कल शर्माकी लय तथा शब्द सिर्जना हो पुष्कल शर्मा अनि पूर्णकला वैश्विक आवाजमा का आवाज र जुन आवाजलाई पछिल्लो समयमा रिदम म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज पनि हो पुष्कल शर्माको पुरानो सम्झना कृति सङ्ग्रहमा समावेश आवाज कार्यक्रमको दोस्रो साङ्गीतिक कौशली सँगसँगै राख्छौँ आवाजसँगै छोटो व्यापारिक विश्रामतर्फ लाग्छौँ र विश्राम पछि हामी आउने नै छौँ राजीव लाउने तपाईँको लागि आउँछौ आउँदिनौ हो भन निर्मय आउँछौ आउँदिनौ यसै मर्छु म देख्न पाउँदिनौँ सेवाउँदिन हो भैना निरुमाया आउँदिन यसै मर्छु म देख्न पाउँदिन मर्ने भए म त भेट हुने सकियो अब त आउँदिनौ त्यसै मर्छु म देख्न पाउँदिन हो भना छेउ आउँदिन यसै मर्छु म देख्न पाउँदिन सधैँलाई छुटायो आउँछ आउँदिन हो भना निरुमाया आउँछ आउँदिन यसै मर्छु म देख्न पाउँदिन यो मुटु फुटायो तिमीबाट सधैँलाई छुटायो आउँछ आउँदिन त्यसै मर्छु माया देख्न पाउँदिन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 प्रविधि कक्षबाट सङ्केत मिल्दैछन् कार्यक्रमबाट बिदा हुनु पूर्व कार्यक्रममा तपाईँको लागि अन्तिम लोकधुरी आवाज हामी छाडेर जानेछौँ तर कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा हो या इन्टरनेट अनलाइनमा जुन कुनै माध्यमबाट सुनेर साथ दिनुहुने तपाईँलाई धन्यवाद अनि धन्यवाद यतिका जेलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रिजनलाई पनि र अन्त्यमा पृष्ठभूमिमा गुन्जिसकेको छ एउटा आवाज पछिल्लो समयमा बजारमा आएको आवाज हो सुन्दर बस्नेतको गीत सङ्ग्रह अभागी यो निधारमा समावेश आवाज तपाईँको लागि छाड्दै देवी घरती अनि तिलक ओलीको सुमुद्र स्वर हो भने लय तथा शब्द सिर्जना हो तिलक ओलीकै अभागी यो निधारमा सानो तिम्रै बास अतीत भुल्न सकिन दुखीले अझै पनि तिमीलाई पाउने आश यो आवाज तपाईँको लागि छाड्दै कार्यक्रम लोकझङ्कारको आजको यो श्रृङ्खलाबाट म तपाईँकै लोक सहयात्री सूर्य ढकाल पनि अझिलिन चाहन्छु हवस् त नमस्कार शुभ दिन शुभ समय लोकगीत सङ्गीतलाई सदा माया गर्नुहोला लागि यो सधैँ रुने मनभित्र सानो तिम्रै बास छ अतीत भुल्न सकिन दुखीले अझै पनि तिमीलाई पाउने आस छ गरे नि सहने सधैँ तिम्रो पर्खाइमै मैरा, अभागियो निधार सधैँ रोने मनभित्र सानो तिम्रै बास छ अतीत भुल्न सकिन दुखीले अझै पानी तिमलाई पाउने आश छ सधैँ रोने मनभित्र बास छ अतीत भुल्न सकिन दुखीले अझै पनि तिमीलाई पाउने आश छ मनोरञ्जनका लागि सुन्नु हजुर